ढिलो भएको हो राणाको फार्ममा झण्डै साठी हजार र हमालको फार्ममा चार हजार लेयर्स कुखुरा छन् गैराती नौ बजेदेखि दुवै खोरको कुखुरा मार्ने काम भइरहेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो यसअघि गएको महिना भरतपुर नगरपालिकाकै एउटा खोरमा बर्ड फ्लू भेटिएको थियो चितवन कुखुराजन्य व्यवसायको हिसाबले अग्रणी जिल्ला मानिन्छ जिल्लामा मात्र कुखुराजन्य क्षेत्रमा पच्चिस अर्बभन्दा बढीको लगानी रहेको बताइएको छ जिल्लामा यसरी धमाधम बर्ड फ्लू भेटिन थालेपछि कृषक व्यवसाय र सर्वसाधारण त्रसित भएका छन् चट्याङ लागेर गुल्मीमा गैराती दुईजनाको ज्यान गएको छ पाँचजना घाइते भएका छन् बेलुका वर्षासँगै परेको चट्याङ लागेर गैँडा कोटका शेरबहादुर विश्वकर्माका आठ महिनाका छोरा र हाडहाडे सात घोस्की सत्र वर्षीय बसन्ते काउसाको ज्यान गएको हो घाइतेमध्ये एकजनाको तमघास जिल्ला अस्पताल र अरूको तानसेन प्रवासको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले संघको चितवन जिल्ला कार्य समिति भङ्ग गरी अरुणेश्वर खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ संघको अधिवेशन प्रतिनिधि विवादका कारण देखाउँदै चितवन कङ्ग्रेसले स्थगित गर्ने घोषणा गरेपछि असहज स्थिति उत्पन्न भएको भन्दै केन्द्रीय समितिले यस्तो निर्णय गरेको नेवी संघ केन्द्रीय सदस्य तथा चितवन जिल्ला प्रतिनिधि अञ्जन चौलागाईले सो निर्णय गर्नु भएको हो चौलागाईले उत्तम जोशी नेतृत्वमा रहेको समिति अधिवेशन गर्न असक्षम रहेको विभिन्न वाहना बनाउँदै आफ्नो कार्यकाल लम्ब्याउने षड्यन्त्र गरेको तथा पटक पटक अधिवेशन स्थगित गरेर आम विद्यार्थीको भावनामाथि खेलबाड गरे गरेको भन्दै समिति भङ्ग गरेका हुन् चौलागाईले खनाललाई नयाँ अध्यक्ष चयन गर्दै नेविसङको विधान अनुरूप कार्यसमिति विस्तार गर्न तथा सभ्य निर्वाचन तथा संविधान सभा निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन् यसअघि कङ्ग्रेसी उनले अधिवेशन वैशाख तेह्र गति सार्न गरेको निर्णयको विघटित समितिका बहुमत सदस्यले विरोध जनाएका थिए उनीहरूले केन्द्रीय समिति समक्ष एक विरोध पत्र बुझाउँदै उपयुक्त निकास दिन आग्रह गरेका थिए चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्काउँदै हुनुहुन्छ प्रचण्ड राति पाउने दस बजे राजधानी आइपुग्ने कार्यक्रम छ चीन भ्रमणका क्रममा प्रचण्डले त्यहाँका राष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नुभएको थियो भेटका क्रममा नेपालको राजनैतिक अवस्था आफ्नो पार्टीको भावी कार्यदिशा र मुलुकको विकास निर्माणको बारेमा छलफल गर्दै प्रचण्डले नेपालमा लगानी बढाउन चिनिया सरकारी र राजनैतिक नेतृत्वसँग आग्रह गर्नुभएको थियो चीनमा नयाँ नेतृत्व आएपछि चिनिया कम्युनिष्ट पार्टीको निम्तमा चीन भ्रमण गर्ने प्रचण्ड पहिलो दक्षिण एसियाली नेता हुनुहुन्छ प्रचण्डको भ्रमण टोलीमा प्रचण्ड पत्नीसित स्वकीय सचिव चुडामणी खड्का सन्तु दराई र अङ्गरक्षक दानबहादुर मल्ल लगायत हुनुहुन्छ सरकारको विपक्षमा रहेका नेकपा माओवादी सहितका तेत्तिस दलको संयुक्त बैठक अहिले बसिरहेको छ नेकपा माओवादी पार्टी कार्यालय बुद्धनगरमा जारी बैठकमा वार्ताका लागि सरकारले गरेको आह्वान र आगामी आन्दोलनको तयारीको बारेमा छलफल भइरहेको छ बैठकमा तेस्रो चरणको आन्दोलनको समीक्षा र चौथो चरणको आन्दोलनको स्वरूपका बारेमा छलफल भइरहेको माओवादी प्रवक्ता पम्पा भूषालले जानकारी दिनुभयो संयुक्त बैठकमा वार्तामा आउन आह्वान गर्दै सरकारले पठाएको पत्र भावी आन्दोलनका कार्यक्रम मोर्चामा आबद्ध दल तथा नेता सरकारका लागि आचार संहिता निर्माण आन्दोलनको रणनीति लगायतको बारेमा पनि छलफल हुनेछ साथै आजको बैठकमा भोलिदेखि मुलुकभरमा सरकारले सुरु गर्न लागेको फोटो सहितको मतदाता नामावली संकन र नागरिकता वितरण अभियान तथा विराटनगरमा रहेको भारत सरकारको क्याम्प कार्यालय हटाउनु पर्ने विषयमा पनि छलफल गरी सामूहिक धारणा बनाउने भूषालले बताउनुभयो बाल बालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान आज पनि सञ्चालन हुँदैछ अभियानमा कुनै पनि बालबालिका नछुटुन् भनेर सम्बन्धित निकायलाई सजग गराएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ अभियानमा बाल बालिकाका अभिभावक शिक्षक लगायत सबैको सहयोग आवश्यक पर्ने महाशाखाका निर्देशक डाक्टर तारामान पोखरेलले बताउनुभयो सरकारको नियमित कार्यक्रम अन्तर्गत देशभरका पैँतिस लाख बाल बालिकालाई हिजो र आज गरी भिटामिन ए र जुकाको औषधि खुवाउने काम चलिरहेको छ अभियान अन्तर्गत छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ औषधि खुवाउनका लागि देशभरका नगरपालिका र गाविसमा तोकेका केन्द्रमा बाहन्न हजार स्वास्थ्य स्वयंसेविका खटिएका छन् बेलुकी पख पानी पर्ने मौसमी प्रभाव आजसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बंगालको खाडीबाट आएको बाफ र पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको महाशाखाका मौसमविद शिव नेपालले जानकारी दिनुभयो केही दिनदेखि देखिको बदली आज बेलुकीदेखि हट्न सक्ने उहाँले बताउनुभयो तर प्री मनसुनको समय भएकाले बादल लाग्ने र हल्का वर्षाउने क्रम भने बेला बेलामा भइरहने उहाँको भनाइ छ केही दिन यता बेलुकी हावाहुरी सहित पार हावाहुरी सहित पानी पर्ने क्रम चलिरहेको छ बिहान पाँच बजेर पैँतिस मिनटमा झुल्किएको घाम बेलुकी छ बजेर एकतिस मिनटमा अस्ताउनेछ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेकपा माओवादी अध्यक्ष मोहन वैद्य टर्च बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने ए नेकपा माओवादीका नेता हरिबोल गजरेलको चेतावनीप्रति तपाईँको विचार के छ ए पत्ताउन नसकिने चेतावनी बी पार्टीबाट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 वाटरटाउन क्षेत्रमा प्रहरले गरेको खोजीका क्रममा उनी पक्राउ परेका हुन् उनी एक डुङ्गामा भेटिएका थिए सो क्षेत्रमा गोलीबारीको आवाज पनि सुनिएको अधिकारीहरूले बताएका छन् बम काण्डमा संलग्न मध्ये एक छब्बिस वर्षीय चेचेन युवा तामेर नेल सार नाइबको यसअघि नै प्रहरी कारवाहीमा मृत्यु भएकोमा उनका भाइ उन्नाइस वर्षीय जोखर सार नाइब हालै पक्र परेका हुन् प्रहरीले खोजी अभियान चलाएपछि वाटटाउन क्षेत्रको जनजीवन ठप्प भएको थियो एउटा खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुईवटा खेलहरू हुँदैछन् अपरान्ह सभा चार बजेपछि इडन गार्डन कोलकातामा हुने खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुनेछ समान पाँच पाँच खेल खेलेका चेन्नई छ अङ्कका साथ चौथो स्थानमा छ भने चार अङ्क जोडेको कोलकाता सातौं स्थानमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्नेछन् अहिलेसम्म पाँच खेल खेलेको राजस्थान चारमा जित एकमा हार सहित आठ अङ्कका साथ दोस्रो स्थानमा छ भने राजस्थानभन्दा एक खेल बढी खेलेको बेङ्गलोर समान अङ्कका साथ रन रेटका आधारमा तेस्रो स्थानमा छ यसैबीच सनराइजर्स हैदराबाद प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ गैराती सम्पन्न खेलमा किङ्स इलेभेन पन्जाबलाई पाँच विकेटले पराजित गर्दै हैदराबाद शीर्ष स्थानमा उक्लिएको हो हैदराबादको सात खेलबाट पाँचमा जित र दुईमा सहित दस अङ्क रहेको छ जितका लागि पन्जाबले दिएको एक रनको मध्यम स्कोर पक्ष्याउने क्रममा सनराइजर्सले अठार ओभर पाँच बलमा पाँच विकेटको क्षतिमा पूरा गर्यो सनराइजर्सका लागि हनुमान बिहारीले सर्वाधिक छयालिस रनको योगदान दिए यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित बिस ओभरमा नौ विकेट गुमाएर एक सय तेइस रनको मध्यम स्कोर बनाएको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चितवनका दुईवटा कुखुरा फार्ममा फेरि पनि बर्ड फ्लूको संक्रमण प्रवेशमा रोक लगाएपछि परीक्षणमा ढिलाइ चट्याङ लागेर गुल्मीमा दुईजनाको ज्यान गयो चीन भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्ड आज स्वदेश फर्कदै सरकार विरुद्ध गर्ने आन्दोलनका विषयमा छलफल गर्न नेकपा माओवादी सहितका तेत्तिस दलको बैठक जारी चीनको सिजुवान प्रान्तमा सात रेक्टर स्केलको भूकम्प एक सय भन्दा धेरैको मृत्यु कैयौं घाइते र आइपिएल क्रिकेटमा आज कोलकाता र चेन्नई तथा राजस्थान र बेङ्गलोर भेट्दै पन्जाब हराउँदै सनराइजर्स शीर्ष स्थानमा अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार अर्पण समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला मनोरञ्जनका छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाग एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन यौन सन्तुष्टि नहुने घाउ हुने पोल्ने दुख्ने सेतो पानी बग्ने स्वप्न दोष गोनरिया भिरङ्गी आदि सम्बन्धी